अझै बाँकी छ मेरो औलाको छाप अझै उस्तै उस्तै छ मेरो हात आई हेर एक फेर मेरो आँखामा तिम्रो यादको तरङ्ग धड्कन्छ मेरो छातीमा sky the head